तिमीले त छाडेर गई गयो गई गयो सम्झना चाहिँ डालीमै रहिरह्यो सम्झना चाहिँ डालीमै रहिरह्यो नाता टुट्यो पराई भइ गयो भइ गयो एउटा नाता मनमा छेराइरह्यो एउटा नाता मनमा छेराइरह्यो सँगसँगै हिँड्ने मान्छे भयो पर पर सँगसँगै हिँड्ने मान्छे भयो पर पर मनमा चाहिँ उसकै रूप अल्झिरह्यो तर सुख पनि मानै रहेछ दुःख पनि मान सुख पनि मानै रहेछ दुःख पनि माना मनै दुखी भएपछि के गर्नु र धाना मनै दुखी भएपछि के गर्नु र धाना उता डाँडा काटेर गई गयो गई गयो सम्झना चाहिँ डालीमै रहिरह्यो सम्झना चाहिँ डालीमै रही जति बिर्सु भने पनि याद उसकै हुन्छ जति बिर्सु भने पनि याद उसकै हुन्छ ओठभरि हाँसे पनि भित्री मान रुन्छ घाउ लाग्यो मनको मुटु कुटु कुटु खाने घाउ लाग्यो मनको मुटु कुटु कुटु खाने नरोएर जाने हजुर नधोएरै जाने नरोएर जाने हजुर नधोएरै जाने आफ्नो आँगन बिरानो भइ गयो भइ गयो सम्झना चाहिँ डाली नाता टुट्यो पराई भइ गयो भइ गयो एउटा नाता मनमा चाहिँ रहिरह्यो एउटा नाता मनमा चाहिँ रहिरह्यो